भुले मैले जुनेलीको रात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी भुले मैले जुनेलीको रात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी स्वदेशी हातको माया खोज्छु रोजै स्वदेशी हातको माया खोज्छु रोजै भए टाढा पियारा राती हात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी सधैँ पाए रुखो बोल्ने मात्र धेरै सधैँ पाए रुखो बोल्ने मात्र धेरै कहाँ सुन्ने मिठो चोखो बात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी उडायो स्वप्न आँधीले ध्वस्त पार्दै उडायो स्वप्न आँधीले ध्वस्त पार्दै भयो जीवन झरेको त्यो पात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी बिरानो ठान्छ साराले दूर पुग्दा बिरानो ठान्छ साराले दूर पुग्दा दुख्यो छाती परेकोले घात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी हितैसी हुन्न है कहिले धुर्त मान्छे हितैसी हुन्न है कहिले धुर्त मान्छे पराई हो विदेशीको जात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी भएँ सोझो तथा कोमल जिन्दगीमा भएँ सोझो तथा कोमल जिन्दगीमा खपे साह्रै जमानाको लात साथी भुले मैले जुनेलीको रात साथी यहाँ लाग्यो अन्धेरीको खात साथी हाल न्युयोर्क अमेरिकामा रहनुभएका पुरानो नैकाप काठमाडौँका श्रोता कोमल भट्टको यसै गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा कार्यक्रम यो साँझ यो सुबास देशभरका तिसभन्दा बढी रेडियोहरूबाट साप्ताहिक रूपमा प्रसारण हुने गर्दछ सानी प्यारी बालिकाको दुवै हातमा स्याउका एक एक दाना थिए उनकी आमा उनी नजिकै आइन् र सोधिन् प्यारी एउटा चाहिँ स्याउ मलाई देऊ न बालिकाले एकछिन आमाको अनुहारमा हेरिन् र तुरुन्तै दाहिने हातको स्याउ एकपटक टोकिन् अनि देब्रे हातको स्याउ पनि एकपटक टोकिन् यो देखेर बिचरी आमाको केही बेर अघिसम्मको चहकिलो अनुहार अँध्यारो भयो आफ्नो निराशापन नदेखाउन आमाले धेरै कोसिस गरिन् यसैबीच बालिकाले दुई मध्ये एउटा स्याउ आमालाई दिँदै भनिन् आमा यो लिनुहोस् दुई मध्ये यो चाहिँ अलि मिठो छ आमा अचम्मित भइन् उनलाई विश्वासै लागेन आफ्नै छोरीप्रति गर्व लागेर आयो उनको अनुहारको चहक फर्केर आयो तपाईँ जोसुकै किन नहुनुहोस् जति अनुभवी नै किन नहुनुहोस् र जति ज्ञानी नै किन नहुनुहोस् सधैँ सोचेर मात्र निर्णय लिनुहोस् अरूलाई बोल्ने र बयान गर्ने सो अवसर प्रदान गर्नुहोस् तपाईँले जे देखिराख्नु भएको छ त्यो वास्तविक नहुन सक्छ अरूको बारेमा कहिल्यै पनि हतारमा निष्कर्ष ननिकाल्नुहोस् डूबी है डूबी है भित्र सोरा सिंगार तिम्रो नहीं हो ईश्वर को उपहार हसो खुशी तिम्रो नहीं हो संगको बत्ती बाला लक्ष्य आफै भेटिनेछ उत्साहको पाइला चाला छ संसारमा हाम्रो जीवन केही होइन माया प्रेमको कहानी हो आफ्नो मात्रै कुरा नगर न यार कहानी अधुरा नगर न यार आफ्नो मात्रै कुरा नगर न यार कहानी अधुरा नगर न यार इसारा नयनकै सम्हाल्न गाह्रो इसारा नयनकै सम्हाल्न गाह्रो बजाउने काम चुरा नगरन यार कहानी अधुरा नगरन यार बा तिम्रै नातिको छौ क्यारी बा तिम्रै नातिको छौ क्यारी झगडा ससुरा नगरन यार कहानी अधुरा नगरन यार तिरस्कारले मात्रै टुक्रियो मुटु तिरस्कारले मात्रै टुक्रियो मुटु प्रहार अब छुरा नगरन यार आफ्नो मात्रै कुरा नगरन यार कहानी अधुरा नगरन यार मणिग्राम रूपन्देही घर भई हाल मुम्बईमा रहनुभएका श्रोता कृष्ण समर्पणको गजल थियो यो अब एउटा श्रोता सन्देशको पालो श्रोता गुरुङ देशभक्त हाम्रो कार्यक्रमको फेसबुक पेजमा लेख्नुहुन्छ मेरो तर्फबाट नेपालमा भर्खरै गएको भूकम्प पीडितहरूलाई सम्झनाका साथसाथै घाइते जनहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु यी एक साधकले लगभग आफ्नो पुरै जीवन जीवनको वास्तविक सत्यता के हो भनी खोज्नमा बिताए यसैबीच कसैले यिनलाई नजिकै पहाड तलको गुफाभित्रको पोखरीमा गई आफ्नो प्रश्न सोधे जीवनको सत्यता थाहा हुने सुझाव दियो यी साधकको प्रश्न सुनेपछि त्यस पोखरीले के जवाफ दियो राख्नेछौँ एकैछिनपछि आधार बदल न सको क्षमता क्षमता